बसेको मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिनौ धुलो भन्न पाउँदिन उकालेर ओरा बसेको बस्दा बस्दै मायामा फसेको मायालुको सहरमा मेरो गाउँमा घर छ गिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन काली र ओराली गरेर पानी छेक्दैन मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिन धुलो भन्न र उकालेर गरेर गरी पर्छ उनको पाउले भुइँ कहिल्यै टेक्दै ले घाम पानी छेक्दैन मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिन धुलो भन्न उकाली र ओराली गरेर कालेर देखेर चर्केका बाउ बाउ आमा देखेर मायालु सहरमा मेरो गाउँमा गर्छ हिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन उकाली पत्र लेखेर सर्केका बाउ देखेर मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिनौ ठुलो भन्न पाउँदिनौ ओराली गरेर राख्नु पर्छ